विवशताले बाधिएको मान्छेको जीवन पिजडाभित्र छटपटी रहने मैना छै यो मन अस्ताले बाँधिएको मान्छेको जीवन पिजडाभित्र छटपटी रहने मैना झै ले मनमा अनेकौँ लहर उठ्छ तिम्रो एक नजरले मनमा अनेकौँ लहर उठ्छ लम्किएर पारले सिमान कोर्छ विवशताले बाँधिएको मान्छेको जीवन पिजडाभित्र छटपटी रहने मैना छै mấy nó thấy yêu mình प्रतीक्षमा साँच नै पर्यो यो जिन्दगी बिहानीको साँच नै पर्यो यो जिन्दगी हजार फर्काएर बाँच्नै पर्यो यो जिन्दगी विवश टाले बाँधिएको मान्छेको जीवन पिजडाभित्र छटपटी रहने महिना झैरन मै